के जादु गर्यो तिमीले मलाई न भोक छ न निन्द्रा छ यो तनलाई यो तनलाई हर रात सपनीमा तिमीलाई देख्छु छु हरा माति मिला साथीहरूको माझमा के सके तिमीलाई आफ्नो बनाइसके तिमी बिना अरू कोही सोच्नै सक्दिन म सोच्नै सक्दिन जब तिमी मेरो सामा आउँछौ मुटु मेरो धड्किन थाल्छ त्यति बेला आफूलाई रोक्नै सक्छ कोरिन थालेको छु म एक्लिन थालेको छु म कोरिन थालेको छु म एक्लिन थालेको छु म साथीहरूको माझमा के जादु गर्यो तिमीले मलाई न भोक छ न निन्द्रा छ 기자